नमस्कार कार्यक्रम स्वास्थ्य सरकारमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज स्वास्थ्य सरकार हरेक हप्ताको सोमबार बिहान साढे सात बजे पश्चात आउने गर्दछ र आज पनि हामी उपस्थित भइसकेका छौँ विभिन्न जानकारीका साथमा स्वास्थ्य सरकारमा रहेर हामी विभिन्न स्वास्थ्यसँग सम्बन्धित जानकारीहरू प्रस्तुत गर्ने गर्छौँ अनि स्वास्थ्य विशेषज्ञसँग चिकित्सकहरूसँगको कुराकानी पनि हामीले जोड्दै आइराखेका छौँ आजको श्रृङ्खलामा हामीले उच्च रक्तचापबाट छुटकारा पाउने उपायहरू त्यसै गरी कम्मर दुख्ने समस्या तपाईँमा छ भने कसरी छुटकारा पाउने होला भनेर चिन्तामा हुनुहुन्छ भने त्यसको पनि हामी यहाँ खोजी गर्दैछौँ अनुहार सुन्दर बनाउने पाँच चिजहरू तपाईँ अनुहारलाई सुन्दरता बनाउन चाहनुहुन्छ चम्किलो बनाउन चाहन्छ चाहनुहुन्छ भने हामी ती उपायहरू पनि आजको श्रृङ्खलामा प्रस्तुत गर्नेछौँ सुरुमा पहिलो प्रसङ्ग रहेको छ उच्च रक्तचापबाट छुटकारा पाउने उपायहरू र उच्च रक्तचाप निकै जटिल स्वास्थ्य समस्या हो किनकि यसले हृदयघात तथा मृगौला फेल हुने जस्ता समस्या पनि निम्ताउँछन् रक्तचाप नियन्त्रणका लागि विभिन्न खाले औषधिहरूको प्रयोग समेत गर्ने गरिन्छ तर यसलाई केही साइड इफेक्ट हुन्छन् जस्तै खुट्टा बाउडिने आँखा तिर्मिराउने आदि तर औषधिको सेवन नगरिकनै रक्तचाप सन्तुलित गराउन सकिन्छ रक्तचाप नियन्त्रणका लागि प्राकृतिक उपायहरू के के रहेका छन् त त्यस सम्बन्धी जानकारी अबको क्रममा तपाईँ पर्याप्त हिन्डुल गर्नुहोस् हिन्डुल तथा हल्का व्यायामले मुटुलाई अक्सिजनको उच्चतम उपयोग गर्न सहयोग गर्छ यसले गर्दा मुटुलाई बढी रगत पम्प गर्नु पर्दैन र ब्लड प्रेसर उच्च हुने जोखिम कम हुन्छ अर्को उपाय छ लामो तथा बिस्तारै श्वास फेर्ने तथा योगा गर्ने गर्नुहोस् यसो गर्दा स्ट्रेस हर्मोनको उत्पादन कम हुन्छ यसले मृगोलाले उत्पादन गर्ने रेनिन इन्जाइमको उत्सर्जन पनि कम हुन्छ रेनिन इन्जाइमको उत्पादन धेरै भयो भने रक्तचाप बढ्छ बिहान र बेलुकी कम्तीमा पनि पाँच पाँच मिनट लामो श्वास लिने तथा फाँक्ने अभ्यास गर्नुहोस् योगा तथा ध्यानलाई पनि जीवनको अभिन्न अङ्ग बनाउनुहोस् त्यसै गरी अर्को उपाय छ आलु तथा पोटासियमयुक्त फलफुलको सेवन प्रशस्त गर्नुहोस्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 रमाइलो गर्नुहोस् तपाईँ निरन्तर काममा रहनुहुन्छ भने पनि तपाईँमा एउटा तनाव उत्पन्न हुन्छ जसले गर्दा रक्तचाप बढ्न जान्छ र तपाईँले कामको तालिका बनाएर काम गरेको खण्डमा अनि फुर्सद निकालेर रमाइलो गरेको खण्डमा रक्तचाप घटाउन मद्दत पुग्छ मनपर्ने गीत सङ्गीत सुन्नुहोस् सङ्गीत सुन्दा रक्तचाप कम हुने इटलीमा भएको एक अध्ययनले समेत देखाएको छ सुतेको बेला घुर्ने बानी छ यदि छ भने विचार गर्नुहोस् तपाईँमा उच्च रक्तचापको समस्या हुनसक्छ त्यसैले जसाइ हाल्नुहोस् बोसयुक्त खाद्य पदार्थको बढी सेवन नगर्नुहोस् त्यसको साटो रेसादार खाद्य पदार्थ तथा सागपातको पर्याप्त सेवन गर्नुहोस् जसले गर्दा तपाईँमा उच्च रक्तचाप हुनबाट तपाईँ छुटकारा पाउन सक्नुहुनेछ मैले आजको श्रृङ्खलामा पहिलो प्रसङ्ग यति बेला प्रस्तुत गर्ने जानकारीमूलक कार्यक्रम स्वास्थ्य सरकारमा हुनुहुन्छ र उच्च रक्तचापबाट छुटकारा पाउने उपायहरू मैले प्रस्तुत गरिसकेको छु अर्को प्रसङ्ग छ र तपाईँमा कम्मर दुख्ने समस्या छ र कसरी छुटकारा पाउने भन्नेमा चिन्तामा हुनुहुन्छ भने त्यसका उपायहरू पनि हामी यो श्रृङ्खलामा प्रस्तुत गर्दैछौँ बदलिदो जीवनशैली तथा व्यस्त दैनिकीका कारण सानै उमेरदेखि कमर दुख्ने समस्या धेरै मानिसको साझा समस्या बन्न थालेको छ उठबसको गलत तरिकाका कारण नसामा बढी दबाव तथा दुखाइ पैदा हुन्छ यसका कारण कम्मरदेखि लिएर खुट्टासम्मका नसामा दबाव सिर्जना हुँदा खुट्टा दुख्ने तथा कम्मर दुख्ने समस्या बन्न जान्छ यस्तो समस्या समाधानका लागि एक प्रकारको योगा निकै फलदायी हुन्छ त्यस योगालाई अर्ध सलभासन पनि भनेछ अब योगा कसरी गर्ने भन्नेमा तपाईँमा एउटा विचार होला समतल स्थानमा बेसना ओछाएर पेट थिचेर घोप्टो परेर सुत्नुहोस् शरीरको भारलाई पेटमा अठ्याउनुहोस् अनि चिउडोलाई पनि जमिनमा टेकाउनुहोस् दुवै हात जाङमुनि दबाउनुहोस् लामो सास लिएर एउटा खुट्टा माथि लैजानुहोस् खुट्टालाई सकेसम्म माथि लैजानुहोस् र यसो गर्दा हत्केलाले जाङलाई दबाउँदै जानुहोस् त्यसलाई बिस्तारै खुट्टालाई तल ल्याउनुहोस् र हात पनि बाहिर निकाल्नुहोस् फेरि अर्को खुट्टा हावामाथि लैजाँदा पनि सोही प्रक्रिया दोहोऱ्याउनुहोस् अब सावधानी के अप्नाउन पर्ला त योगा गर्दाखेरि खुट्टा कुम्चाउनु हुँदैन चिउँडोलाई जमिनमै टेकाउनुपर्छ दसदेखि तिस सेकेन्डसम्म सोही मुद्रामा रहनुपर्छ जसलाई मेरुदण्ड खुट्टा तथा जाङको गम्भीर समस्या छ उनीहरूले चिकित्सकहरूको सल्लाह लिएर मात्र योगा गर्नुपर्छ कमर दुख्ने समस्या तपाईँमा यदि छ भने यो जानकारीबाट तपाईँले केही छुटकारा पाउन सक्नुहुनेछ आजको अन्तिम प्रसङ्ग स अनुहार सुन्दर बनाउन तपाईँलाई मन लागेको छ र त्यो चाहना कसलाई पो हुँदैन र अनुहारको सुन्दरता मानिसको सुन्दरताको पहिलो सूचक पनि हो अनुहार चम्किलो तथा सुन्दर भयो भने मानिसको व्यक्तित्व नै अनुहारको सुन्दरताका लागि व्यक्तिगत स्वास्थ्यका साथै खानपानमा पनि ध्यान दिनुपर्ने हुन्छ हामीले नियमित रूपमा खाने गरेका केही त्यस्ता पदार्थहरू छन् जसलाई खाँदा मात्र होइन पिँधेर अनुहारमा दल्नाले पनि हाम्रो अनुहार सुन्दर बन्न जान्छ हामीले पाँच त्यस्ता पदार्थको विवरण प्रस्तुत गर्दैछौँ जुन अनुहारको सुन्दरताका लागि निकै फलदायी हुनेछ तपाईँमा पनि अनुहार सुन्दर कसरी बनाउने भन्ने एउटा चाहना रहेको छ भने हामी त्यसको बारेमा यति बेला जानकारी प्रस्तुत गर्दैछौँ कागतीको रस कागतीको नियमित सेवन मानिसको स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ कागतीमा प्रशस्त मात्रामा भिटामिन सी लगायतका तत्त्व पाइन्छ यसको नियमित सेवन शरीरमा मोटोपना घटाउन समेत सहायक सिद्ध हुन्छ भने कागतीको रस अनुहारमा नियमित लगाएर अनुहार सफा गर्दा अनुहारका डन्डी फोहोर धब्बा तथा अनुहारको चिल्लोपना समेत हटाउन सहयोग पुग्ने र सौन्दर्य विज्ञहरू बताउँछन् सौन्दर्य विज्ञहरूको यो एउटा उनीहरूले एउटा प्रतिवेदन समेत बनाइसकेका छन् र जुनबाट पनि यो पुष्टि हुन्छ र कागतीको रस नियमित सेवन गर्दा अनि नियमित अनुहारमा तपाईँले लगाउनु भयो भने तपाईँको अनुहारमा केही चमक देखिन्छ अनि अन्डाको सेतो भाग अनुहारमा दल्नाले अनुहारको छाला सुक्खा हुनबाट बसाउँछ भने पहेँलो भागले छालालाई चम्किलो र मजबुत बनाउँछ त्यसै गरी महले पनि अनुहारलाई चम्किलो बनाउन मद्दत पुर्याउँछ अनुहारमा दिनहौँ मह दलेर धुने गरेमा छाला नरम तथा चम्किलो बन्ने छालामा सङ्क्रमण हुन नपाउनुका साथै छालालाई सुक्खा हुनबाट पनि झोगाउँछ महमा कागतीको रस मिलाएर अनुहारमा लगाउँदा अझै फाइदाजनक हुन्छ स्ट्रबेरी स्ट्रबेरीमा पर्याप्त भिटामिन सी एन्टिअक्सिडेन्ट तथा एक्सफोलिएन्ट तत्त्व पाइन्छ स्ट्रबेरीलाई पिँधेर लेदो बनाउनुहोस् अनि त्यो लेदो अनुहारमा दलेर केही बेर राखिधुनुहोस् यसले अनुहारको छालालाई नरम र सम्किलो बनाउँछ दही र महमा स्ट्रबेरीको लेदो मिलाएर अनुहारमा लगाउँदा अझै फाइदा पुग्छ एउटा केराको प्रसङ्ग पनि छ र केराले पनि तपाईँको अनुहारमा चम्किलो ल्याउन मद्दत पुर्याउँछ केराको बोक्रा छोडाउनुहोस् अनि पिँधेर अलिकति मह हाल्नुहोस् अनि अनुहारमा लगाएर दस मिनटपछि धुनुहोस् यसो गर्दा अनुहारको छाला नरम हुन्छ र तपाईँको अनुहारमा पनि चम्किलोपना आउनेछ अनुहार तपाईँमा कसरी सुन्दर बनाउन सक्नुहुन्छ यो प्रसङ्ग मैले प्रस्तुत गरेँ कागतीको रस नियमित सेवन गर्ने अनि कागतीको रस दिनहु तपाईँले अनुहारमा लगाउनु भयो भने पनि अनुहार चमकिलो बन्छ त्यसै गरी अन्डा मह स्ट्रबेरी र केराको प्रयोगले पनि तपाईँको अनुहारमा केही चमक ल्याउनेछ यो जानकारी मैले प्रस्तुत गरे स्वास्थ्य सरकारमा र यी जानकारीसँगै आजको लागि भने कार्यक्रमको समय सकिएको छ आगामी साता पनि विभिन्न जानकारी अनि चिकित्सकहरूसँगको कुराकानीका साथमा हामी उपस्थित हुनेछौँ आजको श्रृङ्खलाबाट तपाईँले केही जानकारी पाउनुभयो यो आशा हामीले गरेका छौँ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद दिन चाहन्छु अनि प्रविधि संयोजनमा साथ दिने साथी रिजनलाई पनि विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु तपाईँको साता स्वास्थ्यमय बितोस् नमस्कार